नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम जस फर इन्जोयमा कार्यक्रम जस्ट फर इन्जोयको अर्को नयाँ एपिसोड लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट भने मलाई साथ मिलिरहेको छ राज र म छु तपाईँको आफ्नै साथी दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि प्रोग्राम जस्ट फर इन्जोयको यो एपिसोडलाई सुन्न सक्नुहुनेछ हामी हरेक दिन उपस्थित हुने गर्दछौँ हामी हरेक दिन हरेक श्रृङ्खलाको साथ उपस्थित हुने गर्दछु आज पनि एउटा टपिक्स लिएर आएका छौँ त्यो टपिक्समा तपाईँहरूसँग कुराकानी गर्न मन लागेको छ तपाईँलाई पनि आउन मन लागेको छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर आउन सक्नुहुनेछ आजको टपिक्स रहेको छ प्रेम सम्बन्ध टुङ्गिँदा पनि किन प्रेम गर्न फेरि मन लाग्छ यो सम यो विचार रहेको छ आफ्नो विचार राख्नको लागि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ कार्यक्रममा उपस्थित भएर तपाईँलाई मनपर्ने गजल मुक्तक चुर्किलाहरू पनि सुनाउन सक्नुहुनेछ तपाईँ कुनै पनि व्यक्तिको क्यारिकेचर गर्न सक्नुहुनेछ तपाईँसँग भएको हरेक प्रतिभाहरू हामीलाई भन्न सक्नुहुनेछ सुनाउन सक्नुहुनेछ शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य सपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा नम्बर फटाफट डायल गर्दै गर्नुहोला कार्यक्रमको सुरुवातमा भने एउटा मिठो साङ्गीतिक आवाज सुन्छौँ यो साङ्गीतिक आवाजपछि फेरि उपस्थित हुने नै छौँ यो मिठो साङ्गीतिक आवाजपछि प्रोग्राम जस्ट फर फेरि पनि स्वागत गर्न चाहन्छु तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहज र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुन्न सक्नुहुनेछ आज प्रोग्राम जस्ट फर हामीले एउटा टपिक्स लिएर आएका छौँ प्रेममा धोका भएपछि किन प्रेम फेरि गरिरहन मन लाग्छ भन्ने एउटा टपिक छ तपाईँलाई के लाग्छ त्यो विचारमा आफ्नो भ्यू राख्नको लागि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिसको दुईवटा बाटो भएर आउन सक्नुहुनेछ तपाईँले प्रोग्राम जस्ट फर इन्जोयमा र म राजलाई सोध्छु राज के लाग्छ तिमीलाई मुसमुस हाँसेर राजले भनिरहेको छ मलाई त अलिकति लाज लागेको छ भन्न तपाईँलाई के लाग्छ तपाईँलाई पनि आफ्नो भ्यू राख्न चाहनुहुन्छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा बाटो भएर प्रोग्राम जस्ट यो एपिसोडमा आउन सक्नुहुनेछ यदि तपाईँ आफ्नो आफन्त इष्टमित्रहरूलाई सम्झना राख्न चाहनुहुन्छ भने पनि प्रोग्राममा उपस्थित जनाउन सक्नुहुनेछ यदि तपाईँ क्यारिकेचर गर्नुहुन्छ गीत भन्नुहुन्छ गजल भन्नुहुन्छ भने पनि प्रोग्राममा उपस्थित जनाउन सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर हामी हरेक दिन उपस्थित हुने गर्दछौँ हरेक दिन हरेक फरक फरक प्रस्तुतिको साथ उपस्थित हुने गर्दछौँ कहिले मिठा मिठा गीतहरू बजाउने गर्दछौँ कहिले हिन्दी फिल्मका गीतहरू बजाउने गर्दछौँ आज पनि हामीले एउटा मिठा मिठा तपाईँलाई साङ्गीतिक आवाजहरू पनि सुनाइराखेका छौँ एउटा टपिक्स पनि लिएर आएका छौँ तपाईँहरूको भ्यू बुझ्नेछौँ म र दुईवटा बाटो भएर फटाफट टाइट न तपाईँ कार्यक्रममा उपस्थित हुन सक्नुहुनेछ प्रेम सम्बन्ध टुङ्गिएपछि पनि किन मानिसलाई फेरि प्रेम गरिराख्नु मन लाग्छ यो प्रश्न रहेको छ यो प्रश्नमा आफ्नो भ्यू राख्नको लागि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर प्रोग्राम जसप्रो यो एपिसोडमा आउन सक्नुहुनेछ र प्रोग्राम जसप्रो इन्जिको एपिसोडमा आएर आफ्नो भ्यू राख्न सक्नुहुनेछ र फटाफट दुईवटा टेलिफोन नम्बर डायल गर्नुहोला र तपाईँको लागि आजको प्रश्न रहेको छ प्रेम सम्बन्ध टुङ्गिँदा पनि फेरि प्रेम किन गर्न मन लाग्छ रहेको छ र तपाईँलाई आफ्नो भ्यू राख्नको लागि कार्यक्रममा उपस्थित जनाउन सक्नुहुनेछ र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको तिनवटा बाटो भएर खाना पनि खाइसक्नु भयो होला रेडियो सुनेर बसिराख्नु भएको छ भने पनि प्रोग्राममा फटाफट आउनु होला जस्ट रमाइलो गरौँ एकैछिन भए पनि जस्ट रमाइलो गर्नुपर्छ जस्ट दिनभरिको उसलाई अलिकति मुड भयो भने फ्रेस गर्नुपर्छ प्रोग्राम जस्ट फर इन्जोयमा आएर कोही मित्र प्रोग्राममा आउनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हेलो हजुर नमस्कार नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ टाढीबाट रुसी रुसीजी के छ तपाईँको नयाँ नौलो खबर हाम्रो पनि सबै सबै सबै ठिक छ हजुर ल मैले प्रश्न राखिहालेँ है प्रेम सम्बन्ध टुङ्गिँदा पनि फेरि किन प्रेम गर्न मन लाग्छ ला थाहा छैन अलिकति भनिदिनु पर्ने भयो कि प्रेम मानिसहरू अलिक प्रेममा धोका पाएपछि मेरो जीवनै सत्यनाश भयो भए फेरि अर्को व्यक्ति आउने बित्तिकै किन प्रेम गर्न मन लाग्छ मानिसलाई भनेर मैले सोधेको थाहा छैन सायद प्रेम नगर्नु भएर होला होइन प्रेम जब प्रेम गरिन्छ यो प्रश्नको उत्तर पनि हामीले ठ्याक्कै पाइहाल्छ होइन ऋषिजी हुन्छ कार्यक्रममा सहभागी हुनुभयो खुसी लाग्यो अनि कोही छ के छ सम्झना स्वरूप कसैलाई सम्झिन हजुर अनि राजन दिल दाईलाई होइन अनि त्यसपछि प्रतीक्षा दिदी अनि त्यसपछि सबैजनालाई अनि त्यसपछि सम्पूर्ण साथीको लागि हुन्छ रुसिजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला टाँडीबाट रुसी आउनुभएको थियो उहाँलाई हामीले प्रश्न राखेको थियो तर पनि प्रश्नको जवाफ दिन सक्नु भएन यदि तपाईँसँग यो प्रश्नको जवाब छ भने पनि प्रोग्राम जसपर इन्जेमा आउन सक्नुहुनेछ र नमानिन्जेन लास्ट नमानिकन भन्न सक्नुहुनेछ प्रेमसम्म त टुङ्गिँदा पनि किन मानिसलाई फेरि प्रेम गर्न मन लाग्छ यो प्रश्न रहेको छ आजको प्रोग्राममा आफ्नो भ्यू राख्नको लागि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर प्रोग्राम जस्ट फर इन्जोयको यो एपिसोडमा आउन सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ ओ भण्डाराबाट ऋषि अधिकारी हजुर हो ऋषिजी के छ तपाईँको नयाँ नौलो खबर एकदमै ठिकै छ हजुरको के छैन हजुर हाम्रो पनि सबै सबै सबै ठिक छ अनि खानपिन भयो कि नै भइसक्यो हजुरको भयो हाम्रो पनि भइसक्यो अनि के के गरेर बसिरहनु भएको छ नि भन्नुपर्दा भर्खरै आफ्नो थोरै जागिर भ्याइयो अनि आएर यसो खानासाना खाएर बसेको खानासाना खाएर यसो थकै मारे जस्तो गरेको होइन हजुर हो मैले तपाईँलाई प्रश्न राखिहालेँ हुन्छ प्रेम सम्बन्ध टुङ्गिँदा पनि कुनै अर्को व्यक्ति प्रेममा फेरि प्रवेश भयो भने जीवनमा फेरि किन प्रेम गर्न मन लाग्छ खै अब त्यो त मैले प्रेम त गरेको छैन मलाई के लाग्छ भने एउटाले त अब धोका दिएर गयो होइन अब योभन्दा के काम योभन्दा त अब त्यस्तै हो त्यही सोच्नु होला नि त हुन्छ भ्यूको लागि धेरै धेरै धन्यवाद कार्यक्रममा आउनु भएको छ आज कहाँ कसलाई सम्झिने हजुरको लागि धन्यवाद टेक्निसियन सरलाई अनि रेडियो अस्मर सुनेर बस्नुभएको सबैजनालाई मलाई ऋषि अधिकारी भनेर हुने चिन्नुहुने नचिन्नुहुने सबैजनालाई हुन्छ ऋषिजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार यति बेला भण्डाराबाट ऋषि अधिकारी आउनुभएको थियो उहाँको भ्यू पनि बुझ्यो हामीले यदि तपाईँ पनि आफ्नो भ्यू राख्न चाहनुहुन्छ भने फटाफट दुईवटा टेलिफोन नम्बर डायल गर्दै गर्नुहोला शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर अनि कार्यक्रममा एउटा मिठो साङ्गीतिक आवाज यो आवाजपछि एकैछिन ब्रेकको समय रहनेछ ब्रेकपछि फेरि उपस्थित हुने नै छौँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच छ अनि कार्यक्रम चट इन्जोय सँगै रहनुहोला सब खेल जानता हूँ मैं हूँ बड़ा खिलाड़ी दुनिया जले बिछाड़ी तो मैं जलूं अगाड़ी सब खेल जानता हूँ मैं हूँ बड़ा खिलाड़ी सुमड़ी में लेके जाऊं और सबको मैं सिखाऊं क्या चिंता ता चिंता चिंता चिंता ता चाड़ी तो मैं चलू अगाड़ी सब खेल जानता हूँ मैं हूँ बड़ा खिलाड़ी सुमड़ी में लेके जाऊँ और सबको मैं सिखाऊँ क्या चिंता चिंता चिंता ढाल है और क्या रंग रूप है क्या चाल ढाल है ये लाजवाब है ये बेमिसाल है और नया नया साल है नया नया माल है मिल जाए गोई चोरी काली हो जाए गोरी मिल जाए चोरी चोरी काली हो जाओ गौरी चुप गए से चोरी चोरी बांधू मैं दिल की डोरी सिमड़ी में लेके जाऊं और इसको मैं सिखाऊं क्या सेवा फेन्सी आइटम तथा कस्मेटिक सामग्री का एक मात्र विकल्प Sneha beauty parlour cosmetic and fancy stores हामी कहाँ पार्लर सम्बन्धी चाया र डन्डी उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडिज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम छैनका ग्यारेन्टीवाला सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क Sneha beauty parlour cosmetic and fancy store Ratnanagar दुई दुई टाढी बजार राइजिङ डेभलपमेन्ट ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी गुप्ता मोबाइल अन्ठानब्बे एक बाइस शून्य शून्य सात सैतिस स्वागत छ कार्यक्रम समस्या र समाधानमा सबैभन्दा पहिले ग्रुप ए ले आफ्नो समस्या राख्नुहोस् स्कुल बोर्डिङ तथा कलेजको पाठ्य पुस्तकको समस्या छ त्यस्तै ग्रुप बी स्टेसनरी तथा स्पोर्ट्सको सामान साथै टाइपिङ गर्ने ठाउँको पनि समस्या छ र अन्त्यमा ग्रुप सी एनटिसी यानसेल युटिएलको रिचार्ज कार्ड तथा सिम कार्ड साथै फोटोकपीको पनि समस्या छ तिनवटै ग्रुपको समस्या सुनिसकेपछि अब समाधानको पालो समाधान हो मा मनकामना पुस्तक पसल तपाईँहरूका सम्पूर्ण समस्या मा मनकामना पुस्तक पसलमा जानुहोस् समाधान हुनेछ सम्पर्क मा मनोकामना पुस्तक पसल रत्नगराट पर्सोनी Bakulahar proprietor Suraj Pandey mobile number अन्ठानब्बे चार पचास नब्बे आठ सय चौबिस र अन्ठानब्बे चार अन्ठाउन्न पैँसठी शून्य पन्चानब्बे civil limited Axis development bank र सिभिल मर्चेन्ट वित्तीय संस्था बीच सफलतापूर्वक एकता भएसँगै सिभिल ब्याङ्क प्रस्तुत गर्दछ सिभिल अर्जर धमाका एक सय तेइस दिने civil bank merger fix deposit जसले दिन्छ वार्षिक सात दशमलव शून्य पाँच प्रतिशत ब्याज न्यूनतम मौजदात रु एक लाख मात्र यो योजना केही समयको लागि मात्र civil bank limited thinking forward moving forward Sungava college तथा डेजी उच्च माध्यमिक विद्यालयको भर्ना सम्बन्धी सूचना पूर्वी चितवनको निजी स्तरमा सञ्चालित प्रतिष्ठित र गुणस्तरीय पठन पाठन हुने यस डेजी उच्च माध्यमिक विद्यालयमा व्यवस्थापन तर्फ अत्याधिक सफलता सहित यस शैक्षिक सत्रदेखि विद्यार्थी अभिभावक बुद्धिजीवी शिक्षा प्रेमीहरूको सुझाव अनुसार विज्ञान संकायमा कक्षा एघार सञ्चालन भइरहेको कुरा सम्पूर्ण विद्यार्थी अभिभावक शिक्षक प्राध्यापक तथा सामाजिक राजनैतिक व्यक्तित्वहरूलाई जानकारी गराउँदछौ भर्ना फारम वितरण असार चार गतेदेखि दोस्रो चरणको प्रवेश परीक्षा यही असार बाह्र गते बिहान सात तिस बजे विज्ञान तथा व्यवस्थापन तर्फ थप जानकारीका लागि सम्पर्क शून्य छपन्न पाँच बयासी छ सय एघार मोबाइल नम्बर अन्ठानब्बे पाँच एघार पैँतालिस पाँच सय चौवन्न प्री नर्सरी देखि स्नातक तहसम्मको अध्यापन हुने चितवन जिल्लाकै एकमात्र कलेज कोइस्ट मोडल कलेजमा शैक्षिक सत्र दुई हजार एकात्तरका लागि म्यानेजमेन्ट एजुकेसन र ह्युम्यानिटिजमा भर्ना आरम्भ भएको जानकारी गराइन्छ मुख्य विषयहरू hotel management travel and tourism computer science हाम्रा विशेषताहरू होटल म्यानेजमेन्टको आफ्नै ल्याब र ट्रेनिङ सेन्टरको व्यवस्था स्टुडेन्टका लागि ट्रेकिङ फिल्ड ट्रिप र एक्सकर्सनको व्यवस्था एकाउन्ट इङ्ग्लिस म्याथ जस्ता विषयहरूमा अतिरिक्त कक्षाहरूको व्यवस्था बिहानी तथा दिवा कक्षाहरूको व्यवस्था अङ्ग्रेजी तथा नेपाली दुवै माध्यममा अध्यापन हुने भिजिटिङ प्रोफेसर तथा मल्टिमिडिया क्लासको व्यवस्था अतिरिक्त क्रियाकलापको व्यवस्था पर्याप्त खेल मैदानको व्यवस्था दोस्रो प्रवेश परीक्षा यही असार एघार गते बिहान सात बजे विस्तृत जानकारीका लागि वेस्ट मोडेल कलेज रत्नगर आठ चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य एकचालिस पाँच बैसठी सात सय सैतिस पञ्चकन्या उच्च माध्यमिक विद्यालयको भर्ना सम्बन्धी सूचना एसएलसी परीक्षा दुई हजार सत्तरीमा उत्तीर्ण सम्पूर्ण विद्यार्थी वर्गमा हार्दिक बधाई ज्ञापन गर्दै उच्च माध्यमिक शिक्षा परिषदद्वारा शैक्षिक सत्र दुई हजार सत्तरीमा लिएको कक्षा एघारको वार्षिक परीक्षामा विज्ञान संकायतर्फ चितवन जिल्लामै प्रथम स्थान प्राप्त गरी पूर्वी चितवनकै गौरव बन्न सफल यस उच्च माविमा सुव्यवस्थित पुस्तकालय सुविधा सम्पन्न प्रयोगशालाहरू ई लाइब्रेरी सहित आफ्नै हाताभित्र पर्याप्त खेल मैदान र चमेना गृहको मजा लिँदै सुन्दर शान्त र मनोरम वातावरणमा मनोवैज्ञानिक ढङ्गले अध्ययन गर्नका लागि विज्ञान संकायका साथै व्यवस्थापन संकायतर्फ अङ्ग्रेजी एवं नेपाली दुवै माध्यममा सीमित सिटमा कक्षा एघारको भर्नाका निम्ति धमाधम फारम वितरण भइरहेको बेहोरा सम्बन्धित सबैमा सहर्ष जानकारी गराउँदछौ प्रवेश परीक्षा यही असार दस गते बिहान आठ बजे भर्ना अवधि यही असार एघार गतेदेखि कक्षा आरम्भ यही असार पन्ध्र गते विस्तृत जानकारीका लागि सम्पर्क शून्य छपन्न पाँच साठी सात सय सय एकहत्तर प्राचार्य एवं विद्यालय परिवार जनजागृति उच्च माविमा भर्ना खुल्यो यस जनजागृति उच्च मावि पिठुवाबाट विशिष्ट श्रेणी लगायत एसएलसी परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै यस उच्च माविमा शिक्षा शास्त्र र व्यवस्थापन विषयमा कम्प्युटर विज्ञान सहित कक्षा एघारमा नयाँ भर्ना खुलेको बेहोरा सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल व्यवस्था अवस्थित पुस्तकालय सहित यी लाइब्रेरीको व्यवस्था भएको विद्युतको विकल्पको रूपमा जेनेरेटरको व्यवस्था भएको भर्ना फारम वितरण भइरहेको छ अन्य जानकारीको लागि विद्यालयमा सम्पर्क राख्न समेत अनुरोध गरिन्छ सम्पर्क जनजागृति उच्च मावि पिठुवा तिन चितवन फोन शून्य छपन्न पाँच साठी छ पैसठी हार्दिक बधाई दुई हजार सत्तरी सालको एसएलसी परीक्षामा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई विगत अठार वर्षको सफलता सँगै प्लस टूदेखि एमबिएस लेभलसम्म कक्षा सञ्चालन गरी आफ्नो विशिष्ट स्थान ओगट्न सफल पूर्वी चितवन पर्साको यस इन्टरनेसनल कलेजमा कक्षा एघारका लागि विज्ञान र व्यवस्थापन विषयमा भर्ना खुलेको बेहोरा सम्पूर्ण अभिभावक ज्यू विद्यार्थी वर्ग विद्यालय परिवार एवं शुभचिन्तकहरूमा सहर्ष जानकारी गराउँदछौ इन्ट्रान्स डेट साइन्स यही असार दस गते बिहान एघार बजे म्यानेजमेन्ट यही असार बाह्र गते बिहान एघार बजे क्याम्पस प्रमुख international college Parsa Chitwan phone शून्य छपन्न पाँच बयासी पाँच सय एक मोबाइल अन्ठानब्बे एकचालिस त्रिचालिस चौरात्तर अन्ठानब्बे हार्दिक बधाई यस विद्यालयमा अध्ययनरत हाम्रा मेधावी तथा जेहेन्दार विद्यार्थी श्री निलभ छेत्री फलामे ढोका मानिने एसएलसी परीक्षामा नब्बे दशमलव पाँच प्रतिशत अङ्क ल्याई पूर्वी चितवनमा दोस्रो स्थान हासिल गर्न सफल हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ एन्जल्स ओल्ड स्कुल परिवार रत्नगर आठ चितवन रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ट फेरि पनि स्वागत गर्न चाहन्छु तपाईँलाई प्रोग्राम जस्ट फर इन्जोयमा छोटो व्यवसायिक विश्रामपछि फेरि हामी उपस्थित भइसकेका छौँ तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा मेगाहस र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि यो एपिसोडलाई सुनिराख्नु भएको छ प्रोग्राम जस्ट फर इन्जोयमा आज हामीले एउटा टपिक्स लिएर आएका छौँ प्रेम सम्बन्ध टुङ्गिँदा पनि फेरि कुनै फेरि पछि किन प्रेम गर्न मन लाग्छ भन्ने टपिस लिएर आएको थियो तर पनि अब बिदा माग्ने बेला भइसकेको छ भनेर प्राविधिक मित्रले इसारा गरिराख्नु भएको छ र म यो प्रेम सम्बन्ध टुङ्गिँदा पनि पछि फेरि किन प्रेम गर्न मन लाग्छ र थोरै भ्यू राख्दै कार्यक्रमबाट बिदा माग्न चाहन्छु र प्रेम सम्बन्ध टुङ्गिँदा पनि पछि किन प्रेम गर्न मन लाग्छ र मेरो विचारमा तपाईँको विचार पनि बुझ्यो साथीहरूको विचार पनि बुझ्यो र मेरो विचार राख्छु सायद तपाईँहरूलाई मन पर्न सक्ला मन नपर्न सक्ला होइन र मेरो विचार के छ भने प्रेम सम्बन्ध एउटा टुङ्गिँदाखेरि मानिसलाई पछि कुनै पनि व्यक्ति जीवनमा प्रवेश भयो भने जस्ट एउटा घाउलाई जसरी मलम चाहिन्छ त्यसरी नै जस्ट प्रेम सम्बन्ध टुङ्गिँदा जतिको घाउ एउटा चोट परेको हुन्छ अर्को व्यक्ति आउँदा चाहिँ त्यो चोटलाई चाहिँ बिस्तारी नै बिस्तारी नै हटाइराखेको हुन्छ र त्यो सम्बन्धलाई बिस्तारै भुल्दै भुल्दै अर्को प्रेमतिर मान्छे को आकर्षित हुन्छ जस्तो लाग्छ मलाई चाहिँ त्यही भएर प्रेम सम्बन्ध टुङ्गिँदा पनि फेरि अर्कोचोटि फेरि प्रेम गर्न मन लाग्छ र जस्तो लाग्छ तपाईँको विचार पनि हामीले बुझ्यौँ र तपाईँको विचार के छ कस्तो छ त्यो पनि हामीले बुझिसक्यौँ र अब कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ तिनजेलसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुरामा रहेर पनि सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र फोन गर्ने साथी हुनुहुन्थ्यो टाढीबाट रुसी र भण्डाराबाट ऋषि अधिकारी फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै यति जेलसम्म मेरो आवाजलाई रेडियो सेट वा मोबाइल सेटसम्म पुऱ्याउने प्राविधिक कक्षका मित्र राजलाई विशेष आभारी भन्दै तपाईँकै आफ्नै साथी दिवस मगर पनि जसफोर इन्जेको आजको एपिसोडबाट बिदा हुन्छु नमस्कार